कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली गीत संगीतको स्वर्णिम युगमा स्तुत्य योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित यो रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको एक सय पचपन्नौ श्रृंखलामा यहाँहरू सबैलाई शालीन अभिवादन प्राविधिक मित्र सन्दीप र यो प्रस्तोता प्रकाश सामीको उज्यालो नाइन्टी नेटवर्क मार्फत हरेक हप्ताको आइतबार सोमबार र बिहिबार तपाई देशको कुनै पनि कुनामा कुनै पनि एफएमबाट वा अनलाइनबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ र समयले साथ नदिएमा यहाँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ आजको कार्यक्रममा दुईजना श्रष्टाप्रति यो कार्यक्रम समर्पित छ नेपाली संगीत जगतमा रेडियो नेपालका पहिलो महिला संगीतकारका उपाधि पाएकी गायिका कोइली देवी र गीतकार बोग्य प्रसाद शाहका फरक फरक सन्दर्भहरू तर आज पहिलो गीत कोलीदेवीको स्वरमा विक्रम सम्बत उन्नाइस सय त्रियासीको भदौ छ गते शनिबारका दिन नारायणी अञ्चलको चिसापानी गढीमा जन्मिएकी कोइली देवीको आज जन्मदिन र विशेष गरेर यो जन्मदिनको सन्दर्भमा नेपाली साहित्य संगीत समाजकी एक आदरणीय श्रष्टा संगीतकार गायिका कोइली देवीको सम्झनाको आजको यो कार्यक्रमको पहिलो गीत थियो कोलीदेवीकै आफ्नो शब्द र संगीतमा र यो गीतलाई हामीले उनको पहिलो एल्बम सम्झना हजुरलाईबाट लिएका हौं यो एल्बम बजारमा आउँदा कोलीदेवीको जीवन निकै ठूलो संकटमा थियो बहत्तर वर्षको उमेरमा हुनुहुन्थ्यो र आफ्ना दिवंगत पतिको क्रिया गर्न चाहनुहुन्थ्यो बनारस गएर ब्रह्म कपाली गर्न चाहनुहुन्थ्यो पैसा थिएन पैसाको संकलनका लागि रेडियो मार्फत केही कार्यक्रम गरेर केही रकम जुटाइएको थियो तर उहाँले पछि त्यही रकमबाट आफ्नो एउटा सांगीतिक संस्थान वा प्रतिष्ठान खोलियोस् भनेर आग्रह गर्नुभयो यद्यपि यहाँ जो जसले कार्यक्रम गरे पनि यो समस्या सदैव छ चाहे त्यो नयाँ कलाकारले गरून् वा त्यो चाहे पुरानो कलाकारले मेरै जीवनमा पनि कैयौं रंगकर्मीहरू आउँछन् भाइले सहयोग गरिदिनु पर्यो भनेर भन्छन् र निशुल्क हामी यस्ता सहयोगहरू गर्ने गर्छौं यहाँ रंगकर्मी समूह जो अहिले चर्चित मानिएका रंगकर्मी समूहका कैयन रंग निर्देशकहरू हात फैलाएर दुःख लिएर आउने गर्छन् त्यस्ता दुःखहरूका बीचमा कोइली देवीको जीवन पनि बितेको थियो र कोइली देवीको पति साकार भक्त माथिमाको निधनपछि उनका पतिको निधनपछि कोलीदेवीको जीवन एकदम एकरस र दुःखदायी हुन गयो सन्तान नहुनुको पीड़ा एकातिर रेडियो नेपालबाट अचानक दिइएको अवकाशको पीड़ा एकातिर र कोलीदेवीको गायनमा रेडियो नेपालकै पनि एउटा अभिभावकीय भूमिका रहन सकेन जसले गर्दा कोलीदेवी अंग्रेजी भाषामा भने यस्तै फ्रस्ट्रेट भइन् र लगनको एउटा पुरानो घरको तीन तलामाथि एउटा सानो डेरामा आफूले पाएका काठका ठूल्ठूला फ्रेमहरू जसलाई हामी सम्मान भन्ने गर्छौं वा अभिनन्दन पत्र भन्ने गर्छौं त्यस्ता टुक्रा टाक्रीहरू एउटा दराजभित्र स्टीलको दराजभित्र थन्काएर सधैँ हेर्ने गर्थिन् र त्यो पाउँदाखेरि दर्शकहरू हलमा जति जोडले ताली बजाउँथे त्यो ताली घरसम्म पुग्दाखेरि सुक्खा भइसकेको हुन्थ्यो र त्यही सुक्खापनमा कुलीदेवीको जीवन पनि बितेको थियो संगीतकार अमर गुरूङ भन्ने गर्थे यो सम्मान पुरस्कार यो खादाले जीवनभर खान पुग्ने हो र भन्थ्यो तर कोलीदेवीको जीवनमा साँच्चै त्यो दिन पनि आयो र त्यसले साथ दिएन कोलीदेवी नेपाली संगीत आकाशमा पहिलो महिला संगीतकारका रूपमा चिनिन्छन् र पहिलो महिला संगीतकार हुनुका साथै गायिका तारादेवी रानुदेवीको बीचको सेतु पनि मानिन्छन् तर उनले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालका लागि पनि एउटा गीत संगीत गरेकी छिन् हरिप्रसाद रिमालकै शब्दमा नत सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनु न त सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनु नत सम्झनु छन् दुई रङ्गमा दुई बास छन् त्यो मङ्गमा दुई फुल छन् दुई रङ्गमा दुई बास छन् त्यो मङ्गमा एक हुर्कनु एक धार मा भयो कल्पनु नत सझनु नत बिरसनु दोधारमा मा कल्पनु नत चाह छन् दुई भावमा दुई सास छन् दुई आसमा दुई चाह चाह छन् दुई भावमा दुई सास छन् दुई आसमा मुटबल कनु जल छल कनु दोधारमा भयो कल्पनु नत सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनु नत सम्झनु दुई साज छन् दुई स्वरमा दुई राग छन् दुई तालमा दुई साज छन् दुई स्वरमा दुई राग छन् दुई तालमा जम न दो धार मा भयो कल्पनु नत सझनु नत बिल्सनो दो धार मा भयो कल्पनु नत सझनु फूल छन् दुई रङमा दुई बास छन् त्यो मङ्गमा दुई फूल छन् दुई रङ्गमा दुई बास छन् त्यो मङ्गमा यक हुरुक एक लुर् कु दो धार मा भयो कल्पनो नत समझनो नत बिल्सनुर् मा भयो कल्पनो नत समझनो कार्यक्रमको शुरूमा बजेको गीत खुशी छु दिलका बारेमा आर्यसम अर्यालले कार्यक्रम मार्फत शुभेच्छा व्यक्त गर्नुभएको छ कोली देवीलाई त्यसै गरी चितवने कान्छोले सदा झैं आज पनि अझ राम्रो सुन्दैछु कार्यक्रमको शुरूआतमा खाली छु अन्त्यसम्म भरिलो हुनेछु साथै रसिलो पनि भनेर टिप्पणी गर्नुभएको छ भने आशिष खनालले रात्रिकालीन साधुवाद गायिका कोरीदेवीमाथि श्रद्धांजलि स्वरूप समर्पित एक सय पचपन्नौ कार्यक्रमलाई बुटवलबाट शुभकामना भन्नुभएको छ भने हाम्रा श्रद्धेय मित्रहरूमध्ये निरञ्जीले आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ अझ राम्रो गीतहरूको प्रतीक्षा गर्दै काठमाडौँ सेल्फी पढ्दैछु भनेर काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा निरा दाईले सबभन्दा पहिलो पटक यो पुस्तक किनेर यो पहिलो पुस्तकको पाठक हुनुभयो र उहाँलाई यसको लागि बधाई पनि छ र यो प्रेमको निम्ति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु उन्नाइस सय त्रियासी भदौ छ गते जन्मिएकी कोइली देवीको बाल्यकाल काठमाडौँमा आएर बित्यो आफ्ना पिता रामबहादुर र फुफू मानप्रिय संगीत प्रेमी भएकोले यसको प्रभाव कोलीदेवीमा पनि देखिन थाल्यो उन्नाइस सय चौरानब्बेदेखि जनरल सिंह शमशेर जंगबहादुर राणाको सिंह महल जहाँ अहिले थापाथलीमा नेपाल राष्ट्र बैंकको भवन छ त्यहाँ कोलीदेवीले संगीत शिक्षा हासिल गर्ने सो अवसर प्राप्त गरे रेडियो नेपालको स्थापना कालदेखि नै कोलीदेवीले संगीतमा सेवा गर्ने मौका पाइन् विक्रम सम्बत दुई हजार आठ सालमा उनले कलाकार पदमा नियुक्ति पाइन् केही वर्ष कोली देवीले उस्ताद गोविन्दलालसँग आधुनिक संगीत सिकिन् गोविन्दलाल जसले गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली संगीत गरेका थिए उनीसँग आधुनिक संगीत सिकिन् दुई हजार तेह्र सालमा शुभराजे विषिकको अवसरमा उनले सांगीतिक पुरस्कार पनि पाइन् र चौध सालमा कोलीदेवीले देवीले उस्ताद गोविन्दलालको संगीत निर्देशनमा मविवी शाहका पाँचवटा गीत डिक्स रेकर्ड गर्ने मौका पाएकी थिइन् र उनले आफ्नै संकलन रचनामा समर्पण नामक गीती संग्रह पनि प्रकाशन गरिन् दुई हजार उन्नाइस सालमा जसमा जनकवि केशरी धर्मराज थापाले भूमिका लेखेका थिए कोइलीदेवीका बारेमा जानकारी यथावतै रहनेछ तर कोइलीदेवीले धर्मराज थापाकै संकलनमा गाएको एउटा गीतलाई यहाँ यति बेला सन्दर्भ मुताबिक प्रस्तुत गर्न चाहन्छु गायिका कोरी देवीका बारेमा कथाकार अप्तृत पाण्डेले एउटा लामो सम्झनाको सानो अंश लेख्नु भएको छ ओहो उहाँले सम्झेर कार्यक्रममा समाविष्ट गर्नुभएकोमा अति नै खुशी लागेको छ यस्तो लागिरहेको सुखद अनुभूतिमा दुई हजार सोह्र सालमा नौ वर्षे बाल्यकालमा त्यतिखेर बाल बाटिकामा कविता पढ्न रेडियो नेपाल पुग्दा हार्मोनियम हार्मोनियम बजाउँदै जनकवि धर्मराज थापाले सञ्चालन गर्नुहुने लोकलहरी कार्यक्रममा आफूले गाउने गीत हार्मोनियममा संगीत भर्दै कहिले हार्मोनियम सुर भर्दै भजन गाउँदै गरेकी कोलीदेवीको सम्झना भयो भनेर अतृप्त पाण्डेजीले आफ्नो सम्झनामा उल्लेख गर्नुभएको छ भने हाम्रो फेसबुकमा हामीलाई धेरै मित्रहरूले कोइलीदेवीप्रति हार्दिक श्रद्धांजलि सम्झना पोख्नु भएको छ विशेष गरेर साउलिन श्रेष्ठ निर्भीक जङ रायमाझी सुगम तमु अमरदीप श्रेष्ठ अनिस न्यौपाने देवेन्द्र मानसिंह सविता वैदी टीका छेत्री दिनेश रावत दिनेश रानापाल रमेश अरियाल बसन्त उदास दीपक थारू एसएन दाहाल सुभाष ढुङ्गेल त्यसै गरी हरि ढकालले आफ्ना टिप्पणीहरू लेख्नु भएको छ राजेश्वर उदय लेख्नुहुन्छ गायिका कोली देवीप्रति हार्दिक श्रद्धाञ्जली पढ्ने अवसर नपाए पनि सुन्दैछु तपाईँको सृजना काठमाडौँ सेल्फी अहिलेसम्मको अन्तिम कृति अति नै सुन्दर प्रस्तुति रहेको पाए व्यग्रता बढ़्यो तपाईँको दस्तखत सहित संग्रह गर्न पर्ने इच्छा कहिले पूरा हुने हो आज प्राय सुन्न नपाइएको गीत तथा जानकारीहरू प्रस्तुत हुनेछ भनेर राजेश्वर उदय लेख्नु भएको छ भने हरि ढकाल लेख्नुहुन्छ प्रकाशदाई नमस्कार आजको एक सय पचपन्नौ श्रृंखलाका दिन जन्मदिन पर्नु भएकी गायिका कोलीदेवीप्रति हार्दिक सुमन नयाँ पुस्तक काठमाडौँ सेल्फीको विमोचनको पूर्व सन्ध्यामा हजुरलाई बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु अघिल्लो श्रृंखलामा पुस्तकका बारेमा केही कुराहरूबारे जान्न पाइएको थियो हजुरको यो पुस्तक काठमाडौँ सेल्फी हामी नेपाली गीत संगीत का स्रष्टा सर्जकहरूका बारेमा जान्न बुझ्न खोज्नेहरूका लागि एक महत्वपूर्ण पुस्तकको रूपमा रहनेछ भन्ने विश्वास छ भनेर देवपुरी गैरे विसौना एक काभ्रेका हाल आबुधाबी युए रहनुहुने हरिढकाले लेख्नु भएको छ सुभाष ढुङ्गेलजी लेख्नुहुन्छ अग्रज हृदय गायिका तथा संगीतकार स्वर्गीय कोलीदेवीमा सम्मान अनि श्रद्धासुमन व्यक्त गर्दछु सदाझै आजको कार्यक्रम स्तरीय हुनेमा विश्वस्त छु एसएन दाहाल लेख्नुहुन्छ गायिका कोलीदेवीप्रति हार्दिक श्रद्धाञ्जली कामको व्यस्तताले गर्दा हजुरको मिठास स्वरमा सजिएको जरमर गीत कार्यक्रम सुन्न पाइरहेको छैन भनेर लेख्नु भएको छ दीपक थारू र वसन्त उदासले पनि गायिका कोलीदेवीप्रति हार्दिक श्रद्धाञ्जली रमेश अरियालजीले श्रद्धेय गायिका स्वर्गीय कोलीदेवीमा सम्मान अनि श्रद्धासुमन व्यक्त गर्नुभएको छ भने दिनेश राणापाल लेख्नुहुन्छ नमस्कार सर्वप्रथम आज जन्म दिन जन्मतिथि परेकी श्रद्धेय गायिका कोलीदेवीलाई हार्दिक श्रद्धा सुमन अघिल्लो अंकमा उहाँले पनि अघिल्लो अंकको चर्चा गर्ने बित्तिकै काठमाडौँ सेल्फीको कुरा गर्नुभएको छ भोलि यसको विमोचनको कार्यक्रम थियो तर यो बन्दको होहल्लाका कारण भोलिको कार्यक्रम त्यति निश्चित छैन तर देश खुल्ला रहेमा भोलि सवा एक बजे भ्रिकुडी मण्डपमा यो पुस्तकको विमोचनको कार्यक्रम रहेको छ कोलीदेवीका बारेमा दिनेश रावत लेख्नुहुन्छ कोकिल स्वर्की धनी कोलीदेवीप्रति हार्दिक श्रद्धाञ्जली टेका छेत्री लेख्नुहुन्छ कोलीदेवीको सम्झना नेपाली संगीत अझ अमर रहोस् सविता वैद्यले पनि कोलीदेवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ गायक देवेन्द्र मान सिंह लेख्नुहुन्छ गायिका कोलीदेवीप्रति श्रद्धा सुमन भावपूर्ण रूपमा व्यक्त गर्छु भनेर लेख्नुभएको छ र उहाँले दुई हजार सडचालिस साल तेस्रो लाग्छ जुन बेला म श्रद्धेय गुरू द्वरेकालाल जोशीसँग रेडियो नेपालको बाल कार्यक्रममा गाउनका लागि जान्थे त्यो बेला वासुदेव मुनाल दाईहरू सबैले जय सम्भो भनी नमस्ते गर्दा जय शम्भो भन्दै कोलीदेवी दिदीले सबैलाई चकलेट दिनुहुन्थ्यो वाह उहाँको निधारमा लामो टीका हुन्थ्यो आज तीनै गायिकाको स्मृतिमा कार्यक्रम सुन्न पाउँदा पुराना स्मृति मानसपटलमा ताजा हुन थाल्यो अजर जय अजर अमर गीतहरू भनेर देवेन्द्र मानसिंह लेख्नुहुन्छ बनेपाबाट निर्विक माझी लेख्नुहुन्छ कार्यक्रम नियमित सुन्छु तर कहिले नसुने नसुन्ने जस्तो लाग्दैन यही त अजर अमरको विशेषता भनेर लेख्नुभएको छ भने हाम्रो ट्विटरमा अमेरिका डेनबरबाट नमस्कार आधा प्रस्तुत गर्नुभएको छ धना पौडेलजीले नेपाली मनले सदाझै आज पनि अजर अमर सुन्दैछु भनेर लेख्नुभएको छ सुरेश भट्टराई विनोद नेउपानी परिली पुष्पिलले पनि कोइलीदेवीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ सांसारिक जोगीले पनि श्रद्धा व्यक्त गर्दै लेख्नुभएको छ भने आशिष खनालको टिप्पणी यस्तो छ भूम त आइन नौजाले रूमाल धुन पाइन यो गीत सुने जस्तो लाग्यो तर कहाँ कहिले सम्झना भएन आज गायिकाको जानकारी पाउँदा खुशी लाग्यो भन्नुभएको छ कोली देवीको कुरा गर्ने बित्तिकै कोली देवीका समकालीन संगीतकारहरू धेरै नै चर्चाबाट बाहिर छन् विशेष गरेर हरिबहादुर ज्ञान बहादुर जगत मर्दन थापा जनादनसम्म ती सबको चर्चा कम हुने गर्छ तर कोलीदेवी पछिको पुस्ता जस्तो दिलमाया खाती तारादेवी अर्ण लामा सदा चर्चामा छन् गायकीले र जीवनशैलीले कोलीदेवीकै संगीतमा तारादेवीको शब्दमा तारादेवी र दिलमाया खातीको स्वर पद्मवती पुरुले कल्पनाका नयाँ लहर मनमा मेरो उर्ले ढुकुर कपाले रूपमा रुक्मवती पुरुले कल्पनाका नयाँ रेडियो जगतकी प्रथम संगीतकार कोइली देवीको संगीत तारादेवीको शब्दमा तारादेवी र दिलमाया घातीको युगल स्वर कार्यक्रम प्रसारण हुँदै गर्दा कार्यक्रमका बारेमा विनोद न्यौपाने लेख्नु भएको छ सुन्दैछु धेरै पछि अजरमर गीतहरू कोइली देवीलाई भजन सम्राज्ञी भन्न मन लाग्छ उहाँका भजनहरू सुनेर भनेर यूएनआई मेनी युएसएबाट लेख्नुहुन्छ विनोद न्यौपाने गोकुलजी लेख्नुहुन्छ हिट अजर अमर लाइभ सुन्न मुस्किल भयो यस्तो दिन पनि आउँदो रहेछ तर डाउनलोड गरेर चाहिँ छुट्टाइन्न भनेर हाइवे सञ्जितले पनि कोइली देवीलाई सम्झना गर्नुभएकोमा हार्दिक धन्यवाद भन्नुभएको छ अर्जुन पौडेल दारी लेख्नुहुन्छ सुन्न पाएँ अलिकति ढिला भयो कोइली देवीलाई श्रद्धाञ्जली दिन चाहन्छु मिठा गीत सधैँ अविस्मरणीय हुन्छन् परिरी पुष्पिल लेख्नुहुन्छ सानोमा बाबाले कोली देवीको बारेमा भनेको सुन्थे आज गीत नै सुन्न पाइयो भनेर उहाँले टिप्पणी गर्नुभएको छ भने फेसबुकमा हामीलाई हाम्रा धेरै मित्रहरूमध्ये एसएन दाहालजीले कोइली देवीप्रति हार्दिक श्रद्धाञ्जली र गीत बजे बापत आभार व्यक्त गर्नुभएको छ र त्यसै गरी अन्य केही मित्रहरूले कोइली देवीका बारेमा आफ्नो जानकारी र स्मृतिहरू पनि लेख्नु भएको छ कमान सिंह मुखु लेख्नुहुन्छ एक सय पचपन्नौ अजर अमर गीतहरूको विशेष गरी कोली देवीलाई सम्झिनु भएकोमा खुशी लागेको छ धेरै धेरै सम्झना हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ भने अनिश नेौपानेले पनि कोइलीदेवीलाई हार्दिक श्रद्धा सुमन भनेर लेख्नुभएको छ कोइलीदेवीको संगीतको कुरा गर्ने बित्तिकै उनका केही डिस रेकर्डहरूको कुरा आउँछन् र त्यसै गरी मविबी शाहको शब्दमा उनले गरेका गीत संगीतका कुराहरू आउने गर्छन् तर त्यसै गरी किरण खरेलको एउटा गीतलाई पनि उनले संगीत गरेका छन् र आफ्नै स्वरमा प्रस्तुत गरेका छन् दिए मलाई पापी दुबै नयनले धोका दिए मलाई निर्मोही त्यो लुटे दुबै नयन दुबई अव्यक्त लेख्नुहुन्छ साँच्चैकै पुराना गीतहरू सुन्दा जुन आनन्द आउँछ त्यस्तो प्यास अरू कुनै चीजले मेटाउन सक्दैन सम्झनामा कोली देवी धन्यवाद सामी दाई भनेर लेख्नु भएको छ भने त्यसै गरी यो यस कार्यक्रमका बारेमा आफ्नो टिप्पणी व्यक्त गर्दा यहाँ सांसारिक जोगी लेख्नुहुन्छ आज घायिका कोरीदेवीको जन्मदिन रहेछ हुन त उनी अब आवाज मार्फत मात्र हामी माझ त्यसैले उनी अमर छिन् अमर नै रहने धन्यवाद छ सांसारिक जोगीजी यहाँको अभिव्यक्तिको लागि र युवराज पौडेलले लेख्नु भएको छ एकछिन परदेशको तनाव मेटिन्छ उज्यालोमा अजर अमर गीतहरू सुनेर प्रकाश दाईसँग आज मेरो कपाल दुख्यो खरानीले फुक्छु वा भनेर उहाँले त्यो गीतको बारेमा आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ भने गीत संगीतकै कुरा गर्दा कोइली देवीको सांगीतिक पक्षको सबैभन्दा बलियो आधार थियो उनको संगीतको मौलिकता र उनको संगीतको ढाँचा त्यति बेला रेडियो नेपालको एउटा सीमित स्रोत साधनमा पनि आफ्ना शैलीका गीतहरू संगीत गर्ने कोली देवीले युवा पुस्ताका कलाकारहरूको गीतलाई पनि निकै उत्साहवर्धक रूपमा संगीत गरेकी छिन् विशेष गरेर उनको उनले पछिल्लो पुस्तामा मधु छेत्री त्यसै गरिकन प्रकाश श्रेष्ठ अनि फतेमान जस्ता कलाकारहरूका लागि पनि उनले गीत गरेकी छिन् यहाँ आज प्रस्तुत गरिने एउटा गीतले हामीले छलस्स सम्झिँदा कोरीदेवीको गीती संगीत पक्षलाई याद गर्न सक्छौ र त्यो गीत हो मधु छेत्रीले गाएको भैरवनाथ रिमाल कदमको रचनाको तिम्रो सिउँदो सजाउने मेरो एउटै धोको यस गीतलाई कोरीदेवीले संगीत गरेकी छिन् तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको मेरो एउटै धोको तिमी प्रति चाहना जुन मेरो सधैँ चोखो मेरो सधैँ चोखो तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको मेरो एउटै धोको साथी इच्छा नठानिदेऊ मैले सके मेरो दिलले उपहार तिमीलाई दिइसके बासी इच्छा नठानिदेऊ मैले सके मेरो व्यथा कथा बन्छ लहरावै गीतको ओलिएको फुललाई पनि चाह हुन्छ शीतको चाह हुन्छ शीतको तिम्रो सिउँदो सजाइदिने मेरो एउटै दो एउटै ढोको सागर धर्म कल्पी जुनु पर्ने जिन्दगीमा मास आसमा अल्झी सपनामा सागर बन्छ अनेक यादमा कल्पी जुनु पर्ने जिन्दगीमा मास आसमा अलजी पन्छी नदेऊ बहारसँग फुल्बै हामी फुलौँ शून्यसँग नहराउँ हामी एक भई भुलौँ हामी एक भई भुलौँ कोइली देवीको प्रसंग आउँदा पुरानो साथी सविता मालाकारको याद आयो जो कोली देवीको घरसँगै बस्थिन् भनेर धना पौडेलले ट्विटरमा मेन्सन गर्नुभएको छ भने कोली देवीकै गायनका बारेमा हाम्रा श्रद्धेय मित्र मृत आत्माले लेख्नु भएको छ श्रदेय गायिका तथा संगीतकार कोली देवीको लागि सम्झिने विशेष कार्यक्रमले साँच्चीकै उहाँको सम्मान भएको अनुभूति भयो हार्दिक श्रद्धा सुमन भनेर हाईवे संजीत लेख्नुहुन्छ आज मेरो कपाल दुख्यो खरानीले फुक्छु संगीत स्वर अनि शब्द त्यस्तै भनेर लेख्नु भएको छ भूमत आउन पाइन नौजाले रूमाल धुन पाइन यो जोया रिदमले पनि यस गीतलाई बुटवलबाट सुन्दै भनेर ट्विटरमा मेन्सन गर्नुभएको छ भने हाम्रा मित्र सुप्रिया निरौलाले मीडियाका कारणले हाम्रा कलाकार धेरै पछि परेका छन् भनेर मिडिया त छँदै भारतको तुलना पनि उहाँले गर्नुभएको छ मिडिया त छँदैछ तर उनीहरूको मेहनत र डेडिकेशन पनि प्रशंसनीय छ भनेर उहाँले चर्चा गर्नुभएको छ दुई हजार अठार सालको राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित संगीत सम्मेलनमा कोलीदेवी प्रथम स्थान प्राप्त गर्न सफल भएकी थिइन् भने उन्नाइस सालमा कोली देवीले आफ्ना रचनाहरूको संकलन सेवा पुस्तिका प्रकाशन गरेकी थिइन् गीत संगीत गायन तीनै विधामा पोख्त कोली देवीले दुई हजार बाइस सालमा चीनको सांस्कृतिक भ्रमण गरेकी थिइन् यसै वर्ष कोलकाता गई हिज मास्टर भोइसमा आफ्नै स्वर र संगीतमा चौधवटा गीत डिक्स रेकर्ड गरेकी थिइन् दुई सालमा अन्तर्राष्ट्रिय नारी वर्ष समिति नेपालद्वारा आयोजित सांस्कृतिक कार्यक्रमका लागि गठित महिला कलाकार समितिको कोइली देवी अध्यक्ष भएकी थिइन् यसबाट आर्जन गरिएको रकम संगीत विषयमा जेहेन्दार गरीब छात्र छात्राहरूलाई छात्रवृत्ति दिने उद्देश्य राखिएको थियो दुई हजार चौतिस सालमा कोइली देवीले प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय संगीतको गायनमा संगीत प्रवीण एम म्यूज परीक्षा दिँदा उनी प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् यी धेरै इतिहाससँग जोडिएकी कोइली देवीको जीवनको एउटा अन्तिम इच्छा थियो उनको तस्विर अंकित उलाक टिकट निकाल्ने त्यो सम्भवत उनको जीवनकालमा पनि सम्भव भएन अहिले पनि यसको कुनै प्रोसेस छैन त्यसकारण कोइली देवीको यो सपना अपुरै रहेको छ हामी आशा गरौं रेडियो नेपालले भोलि आफ्नो आँगनमा ठूल्ठूला फोटोहरू लगाए भने कोइली देवीलाई प्रथम महिला संगीतकारको दर्जामा त्यहाँ राखियो भने त्यो नै ठूलो सम्मान होला भन्ने हाम्रो अनुमान छ रतन चन्दजीले पनि गायिका कोइली देवीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने दर्शनजी लेख्नुहुन्छ अजर अमर गीत सुन्दै प्रकाश आइमी दाईको साथमा परदेशमा भएर पनि स्वदेशमा छु जस्तो अनुभव गर्दै भनेर लेख्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद कोइली देवीको आज जन्मदिनको सन्दर्भमा उनको बारेमा रमाइलो कुरा र सान्दर्भिक कुरा पनि नेपालमा धेरै कलाकारहरूको एल्बम चौध पन्ध्र सोह्र वर्षको उमेरमा तरूणा तरूणीको अवस्थामै निस्किन्छ वा आफ्नो बाउ बाजेले पैसा लगाएर वा आफ्नै घरको धन लगाएर पनि त्यसले गर्दा आजकल संगीत जान्नलाई सारे गम पधनी जान्नु पर्दैन अन्त्यको धर नि दुईटा भए पुग्छ वा धनी हुनुपर्छ भन्ने चलन छ आजकल धनले गर्दा प्रचार प्रसार धेरै हुने गीत बज्ने म्युजिक भिडियो बन्ने हुन्छ तर कोइली देवीको एल्बम निस्किनलाई उनको जीवनले बहत्तर वर्षको उमेरसम्म पार गर्नु पर्यो र उनको पहिलो एल्बम उनकै बहत्तर वर्षको जन्मोत्सवको दिन काठमाडौँको रिपोर्टर्स क्लबमा विमोचन गरिएको थियो र हामीलाई के आशा थियो भने रिपोर्टर्स क्लबका मित्र ऋषि धमलाले त्यो विमोचनको लागि हल निशुल्क देला जस्तो लागेको थियो तर कोलीदेवीको कार्यक्रम हुने बेला उनले हल भाड़ाको बिल तेर्स्याउँदा हामीले पन्ध्र सय रूपियाँ त्यही स्थानमा कोलीदेवीलाई सहयोग गर्नुपर्ने अवस्था आयो यसकारण हामी कहाँ कलाकार मरेपछि चाहिँ ठूलो सम्मान वा आँसु बगाउने परम्परा छ जिउँदोमा त्यो चलन धेरै कम छ फेरि सम्झ्यौं कोली देवीलाई उनकै संगीत र स्वरमा मेरो मनको मधुर गीतमा तिम यो कार्यक्रम म पनि सुन्दैछु भनेर मिल्सेन मुन्नरकमिजीले पनि कोरीदेवीलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ शब्द शंकरजीले पनि अजर अमर गीत सुन्दैछु कोलीदेवीप्रति हार्दिक श्रद्धाञ्जली भनेर लेख्नुभएको छ राममणि बर्तौलाजी रतन चन्दजी गोकुलजीले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ कोलीदेवीलाई हामी सम्पूर्ण टोलीको तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजै जन्मदिन परेका ईस्वी सम्बत उन्नाइस सय सत्ताइसमा जन्मिएका गीतकार भोग्य प्रसाद शाहको सम्झना गरौं उनी रेडियो नेपालमा लामो समय निर्देशकका रूपमा आबद्ध रहे उनी निर्देशक भएकै बेलामा योगेश वैद्यको लोकप्रिय गीत सपना बुलाई आँसु सारादेखि लिएर त्यति बेलाकी चर्चित गीतकार चाँदनी शाहका गीतहरू रेकर्ड भएको इतिहास छ भोगे प्रसाद शाह स्वयं एक कुशल गीतकार उनको शब्दमा नातिकाजीको संगीतमा पुष्प नेपाली र तारादेवीको यो स्वरसँगै आजको कार्यक्रमबाट विदा माग्छौं भोलि ठिक सवा नौ बजे पुनः भेट्नेछौं हुने भएका यो बेला फेरि भेट होला कि होला कुन बाटो कहाँ जाने होला फेरि भेट होला कि नहोला आकाश विचार नौलाख तारा कोही गर्न सक्दैन मायालु जानलाई छोडेर जान मन मेरो मान्दैन बिदा हुने भइगयो गयो बेला फेरि भेट होला किन होला सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज